यस अर्पण टाइम साथ साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर रेडियो यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल खबर विस्तारमा प्रधानमन्त्री सुशील कोइरालाको रेडियोथेरापी आउँदो बुधबारदेखि मात्र सुरु हुने भएको छ शुक्रबारदेखि नै रेडियोथेरापी सुरु गर्ने भनिए पनि बुधबारलाई सरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ फोक्सोमा देखेको सेतो दाग क्यान्सर भएको पुष्टि भएपछि अमेरिका अमेरिकामा उहाँको उपचार सुरु हुन लागेको हो रेडियोथेरापी एक हप्तामा सकिने नयाँ प्रविधि आइसकेको भए पनि प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर भएकाले पुरानै प्रविधि अनुसार रेडियोथेरापी दिनुपर्ने भएकाले पाँच छ हप्ता लाग्न सक्ने भक्तपुर क्यान्सर अस्पतालका medical director doctor Prakash Raj नेउपानेले जानकारी दिनुभयो गएको दुई गति उपचारका लागि अमेरिका जानुभएका कोइरेला कहिले फर्कने भन्ने टुङ्गो लागेको छैन आफू नभए पनि सरकारको नीति तथा कार्यक्रम बजेट लगायतका अत्यावश्यक काम नरुक्न प्रधानमन्त्रीले निर्देशन दिइसक्नु भएको छ हिजो स्थगित भएको नेकपा एमालेको स्थायी कमिटिको बैठक आज बस्ने तयारी छ महाधिवेशन नजिकिँदै गरेकाले महाधिवेशन तयारी लगायतका विषयमा छलफल गर्न बैठक बस्ने भने पनि बैठकको समय भने तय भइ नसकेको प्रचार विभाग प्रमुख प्रदीप ग्यावालीले जानकारी दिनुभयो यसअघि हिजो बस्ने भनेको बैठक शीर्ष नेताहरूको व्यस्तताले अन्तिम समयमा स्थगित गरिएकोले आज बैठक बस्ने नेताहरूले बताएका छन् ए उन्नाइस गतिदेखि काठमाडौँमा महाधिवेशन हुन लागेको गरेको एमाले आन्तरिक छलफल तथा तयारीका काम भने गरिरहेको पनि नेता ग्यावालीले जानकारी दिनुभयो यसैबीच एमाले महाधिवेशनका लागि भोलिदेखि काठमाडौँको बेरकोटी मण्डपमा सचिवालय स्थापना गर्ने भएको छ राप्रपा नेपालको प्रवक्तामा विष्णु भट्टराई र सहप्रवक्तामा मोहन श्रेष्ठ मनोनयन हुनुभएको छ उहाँहरू दुवैजना पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान अनुसार भट्टराईलाई प्रवक्ता र श्रेष्ठलाई सहप्रवक्ता पदमा मनोनयन गर्नुभएको हो राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले आज विज्ञप्ति निकाली यसबारेमा जानकारी दिनुभएको हो युक्रेनका राष्ट्रपति पेट्रो पोरोसनले देशको पूर्वी क्षेत्रमा जारी हिंसा समाधानका लागि एक हप्ताका लागि जारी गरेको युद्धविरामको समय तीन दिनका लागि थप गर्नु गर्नुभएको छ रुसी समर्थक विद्रोहीहरूले जारी राखेको हिंसा राजनैतिक तवरबाट समाधान गर्न भन्दै पेट्रोले एक हप्ता अघि एकतर्फी रूपमा युद्धविरामको घोषणा गर्नुभएको थियो पेट्रोले शान्ति प्रक्रियाका लागि उल्लेख्य प्रगति भइरहेको भन्दै मिति थप गरिएको बताउनु भएको छ उहाँले आन्दोलन साम्य पार्नका लागि पन्ध्र सूत्रीय शान्ति योजनाको प्रस्ताव समेत राख्नु भएको छ जसमा सत्ता विकेन्द्रीकरण तथा स्थानीय र संसदीय चुनाव गराउने प्रतिबद्धता पनि जाहेर गर्नुभएको थियो र विश्वकप फुटबल अन्तर्गत आजदेखि प्री क्वार्टर फाइनलका खेलहरू सुरु हुँदैछ प्री क्वार्टरको पहिलो खेलमा आज राति पाउने दस बजे पछि हुने खेलमा आयोजक ब्राजिलले चिलीको सामना गर्नेछ ब्राजिलले समय एकको विजेता बन्दै यो चरणमा प्रवेश गरेको भने चिली समबीको उपविजेता बन्दै प्री क्वार्टर फाइनलमा पुगेको हो चरणको पहिलो खेलमा ब्राजिलले क्रोएसियालाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यामरनलाई तथा दोस्रो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो यस्तै समूह बीमा रहेको चिलीले संरक्षणको पहिलो खेलमा अस्ट्रेलियालाई तथा दोस्रो खेलमा साबिक विजेता स्पेनलाई पराजित गरेको थियो भने तेस्रो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो ब्राजिल र चिली अहिलेसम्म अडसठी पटक भिडिसकेका छन् जसमा ब्राजिल नै हाबी भएको थियो चिली जम्मा आठ खेल मात्र विजयी भएको छ यसअघिको विश्वकपमा भने ब्राजिलले चिलीलाई तीन शून्यले हराएको थियो गरी भोलि बिहान पाउने दुई बजी हुने दोस्रो प्री क्वार्टर फाइनल खेलमा कोलम्बिया र उरुग्वे बीच प्रतिस्पर्धा हुनेछ अवस्था बिहान एघार बजेको अर्पण खबर सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwor real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्ने